यस अर्पण स्थानीय समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे वेबसाइट डब्लु डब्लु डब्लु डट होटल स्टार ब्याङ्कवेट डट कम एट अफिस स्वयम्भू काठमाडौँ फोन नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी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 स्वर्गीय उमा सिंह पत्रकारिता पुरस्कारबाट यस वर्ष चितवनकी पत्रकार चाँदनी हमाल पुरस्कृत हुनुभएको छ सञ्चारिका समूहले स्थापना गरेको सो पुरस्कारबाट पत्रकार हमाल पुरस्कृत हुनुभएको हो आज राजधानीमा आयोजित एक कार्यक्रममा संचार मन्त्री माधव पौडेलले उहाँलाई नगदसहित ताम्रपत्रले सम्मान गर्नुभएको थियो पुरस्कारको राशि सात हजार एक सय एघार रहेको छ कार्यक्रममा बोल्दै संचार मन्त्री पौडेलले पुरस्कारले पत्रकारको हौसला बढाएको बताउनु भएको छ उहाँले श्रमजीवी पत्रकार ऐन लागू हुनु पर्ने भन्दै यसतर्फ सरकार गम्भीर भएको बताउनु भएको थियो सरकारी मिडियामा अनुगमन भएको र अब निकट भविष्यमै निजी क्षेत्रको संसार गृहमा एन्कार्यन्वयन भए नभएको बारे अनुगमनको तयारी भएको बताउनु भएको छ उहाँले राज्यको हरेक अङ्गमा महिलाको उचित सहभागिता हुनुपर्नेमा जोड पनि दिनुभएको छ एक दशक बढी समय चितवनमा बसेर पत्रकारिता गर्दै आउनुभएकी हमाल हाल चितवनबाट नागरिक दैनिकका लागि समाचार लेख्दै आउनुभएको छ यसअघि उहाँले चितवनमा राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्राप्त गरिसक्नु भएको छ Thank you. चितवनको खेतीयोग्य जमिनमा अम्लेपन बढेको पाइएको छ जिल्ला कृषि विकास कार्य चितवनले माटो प्रयोगशाला हेटौडाको सहयोगमा गरेको माटो परीक्षणमा अम्लेपन बढेको पाइएको हो आवश्यकभन्दा बढी अम्लेपना बालीले रुचाउँदैन चितवनको माटोमा सत्तरी प्रतिशत अम्लेपना रहेको बताउँदै कृषि कार्यका कृषि प्राविधिक नोदनाथ लामिचाले सचेत हुन कृषकलाई आग्रह गर्नुभएको छ बिस प्रतिशत मात्रै माटो राम्रो रहेको र दस प्रतिशतमा छारिएपन देखिएको चितवनमा विगत तीन वर्षदेखि माटो परीक्षणमा सक्रिय रहनुभएका प्राविधिक लामी छानेको भनाइ छ विशेष गरी बढ्दो विषादी र रासायनिक मलको प्रयोग आर्ग्यानिक खेतीको अभाव वस्तु मलको कम प्रयोग जनघनत्वमा वृद्धि कृषिको व्यवसायीकरण र वन विनाश लगायतले माटो बिग्रदै गएको कृषि विज्ञहरूले बताएका छन् उनीहरूका अनुसार कृषकहरूले बेलैमा सचेतता अपन नसके माटोको अवस्था झनै खराब हुने जिल्ला कृषि विकास कार्य चितवनका प्रमुख जगन्नाथ तिवारीले बताउनु भएको छ दुई महिना यता चितवनको फर्म बर्ड फ्लू रोग लागेर कुखुरा मर्ने क्रम नरोकिएपछि क्षतिको विवरण लिन समस्या भएको छ रोग लागेर फर्म लगातार कुखुरा मर्न थालेपछि के कति क्षति हुन पुग्यो भनेर विस्तृत विवरण लिन सकिएको छैन सरकारी निकायको टोलीले दिएको विवरण अनुसार चैत महिना यता अहिलेसम्म एकहत्तर हजार छ सय सतहत्तरवटा कुखुरा प्राविधिकको टोलीले नष्ट गरेको छ यसैबीच चितवनमा बर्ड फ्लूको पछिल्लो अवस्था कस्तो छ भने राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर बोध रूपनाथ अधिकारीलाई सहकर्मी ध्रुवराज खनालले सोध्नु भएको छ हजुर पछिल्लो अवस्था गएको चैतको बिस बाइस गतितिरबाट देखा परेको बर्ड फ्लू झन्डै अब दुई महिनाको अवधि चाहिँ पार गर्न लागेको छ र यो क्रममा चाहिँ अहिले पछिल्लो समयमा भनेको चाहिँ हाम्रो अब लगभग चार पाँच दिनदेखि यता चाहिँ बर्ड फ्लू पोजिटिभ भएको केसहरू चाहिँ प्रयोगशालामा आइरहेको अवस्था छैन र यो करिब करिब दुई महिनाको अवधिमा जम्मा जम्मी चितवनको मङ्गलपुरमा जबभन्दा बढी चाहिँ प्रभावित भएको अवस्था रह्यो र भरतपुर नगरपालिकामा चावडा स्थान र मङ्गलपुरको चाहिँ एघार स्थान गरेर जम्मा पन्ध्र स्थानहरूमा चाहिँ बर्ड फ्लू पोजिटिभ देखिएको अवस्था चाहिँ रह्यो अहिले तत्कालको चाहिँ हामीले पूर्ववत रूपमा चाहिँ बर्ड फ्लू देखा परेको ठाउँहरूमा नष्ट गर्ने निसङ्क्रमण गर्ने कामहरूलाई चाहिँ नि प्रभावकारी रूपमा सञ्चालन गर्दै ल्याउँदाको समयमा केही समय चार पाँच दिन ग्याप भए जस्तो हुन्छ पछि फेरि पुनः देखा पर्छ चार पाँच दिन ग्याप भए जस्तो हुन्छ फेरि पुनः देखा पर्छ र यो क्रममा चाहिँ अहिले चार पाँच दिनदेखि यता आएको छैन र यो क्रम अरू एक हप्तासम्म चाहिँ रह्यो भने सायद बिस्तारै बर्ड फ्लू चाहिँ नियन्त्रण भएर गएको हो कि भन्ने चाहिँ हामीले अनुमान गर्न सकिन्छ अब यस्तो दुई महिनामा यहाँले भन्नुभयो जस्तै दस पन्ध्र ठाउँमा देखियो भनेर भन्नुभएको छ यो अवस्था किन दोहोरिरहेछ दुई महिनामा यति धेरै समस्या किन आइपऱ्यो हजुर जरुर पनि यो भाइरसबाट हुने रोग भएको कारण कारण भाइरसलाई सजिलैसँग यो आँखाबाट देखिने किटाणु पनि होइन र जुन रोगमा खोरमा संक्रमण भएको छ त्यसको चाहिँ दाना अन्डा मानिसहरूको चाहिँ नि हिँडुलहरू ओरदोर आदि इत्यादिले गर्दाखेरि एउटा ठाउँबाट नजिकको अर्को फर्ममा संक्रमण हुने सम्भावना प्रबल सम्भावना रहेको कारणले यहाँलाई मैले भनि नै हालेँ सबभन्दा बढी मङ्गलपुर किनभने मङ्गलपुरमा कुखुरा पालनको बढी घनत्व भएको ठाउँ पनि रह्यो त्यसले गर्दा नजिक नजिकमा धेरै खोरहरू भएको कारणले गर्दाखेरि त्यहाँ संक्रमण बढी भएको यो स्वाभाविक हो र भरतपुर नगरपालिका नगरपालिकाकोमा चाहिँ अब जति चार स्थानमा धेरै अब अगाडि देखियो त्यस पछाडि पुनः देखिएको अवस्था छैन त्यसले गर्दाखेरि यो भाइरसको प्रकृतिको रोग भएको कारणले र नजिक नजिकमा फार्म भएको कारणले गर्दाखेरि हामीले जतिसुकै यसलाई चाहिँ नियन्त्रणमा लिन प्रयास गरे पनि पुनः देखा परिरहेको अवस्था यसरी देखिएको अन्य क्षेत्रमा यो बर्ड फ्लू नलागोस् भन्नको लागि कस्तो सजगता अपनाउन सकिएला हजुर अब अन्यत्र बर्ड फ्लू नलागोस् भनेर हामीहरूले जहाँ बर्ड फ्लू लागेको स्थानहरू छ त्यो ठाउँको मानिसहरूलाई सक्दो छिटो प्रयोगशालामा जानकारी तयारी त्यसलाई चाहिँ निदान गरेर पुष्टि भएपछि अब त्यसलाई नष्ट गराउने क्रममा चाहिँ अब यहाँले चाहिँ आफ्नो तत्परता चाहिँ देखाउनुहोस् र त्यहाँ भएको चाहिँ शङ्कास्पद रहेको कुखुराको मृत्युदर बढी भएको ठाउँको छ भने त्यहाँबाट कुखुराहरू अन्डाहरू दानाहरू एक ठाउँबाट अर्को ठाउँमा चाहिँ ओसार पसार नगर्नुपर्ने हुन्छ गर्दाखेरि चाहिँ यसले रोग फैलिने चाहिँ बढी प्रबल सम्भावना रहन्छ र सक्दो रोग लागेको अवस्था थाहा पाइएको छ भने प्रयोगशालामा जानकारी गराएर अनि त्यसलाई परीक्षण गराएर अनि यदि पुष्टि भयो भने त्यसलाई नष्ट गर्ने भने यदि फरक किसिमको प्रकृतिको रोग रहेछ भने उपचारको कुराहरूमा चाहिँ किसानहरूले गर्नुभयो भनेदेखि त्यो चाहिँ राम्रो हुन्छ अब यस्तै अवस्था रहिरहने भने मानिसमा यसो सर्ने सम्भावना चाहिँ कतिको रहला हजुर अहिलेसम्मको अवस्थामा यहाँले आजको कान्तिपुरमा पनि हेर्नुभयो होला पाँच वर्ष यता जम्मा जम्मी पचहत्तरवटा बर्ड फ्लूका चाहिँ आउटब्रेक नेपाल राज्यभरमा देखिएको भए तापनि अहिलेसम्म मानिसमा सरेको चाहिँ रेकर्ड चाहिँ पाइएको छैन यसले गर्दाखेरि हुनसक्छ यो चाहिँ कुखुराहरूमा चाहिँ बढी असर गर्ने खालको भएको र मानिसमा चाहिँ यो प्रत्यक्ष रूपबाट सर्ने प्रकृतिको नभएको कारणले गर्दाखेरि पनि मानिसमा रोग नलागेको हुनसक्छ र यसका पनि विभिन्न किसिमका चाहिँ जाति उपजातिहरू हुन्छन् यो भाइरसको र त्यसमध्येको पनि कम घातक प्रकृतिको घातक बर्ड फ्लू एस फाइभको पनि मानिसमा नसर्ने प्रकृतिको चाहिँ उपजातिको चाहिँ भाइरस भएको कारणले मानिसमा नसरेको हुनसक्छ यसैले हामी अहिलेसम्म यो खतराबाट मुक्त रहेका छौँ तर भविष्यमा यो खतरा चाहिँ रहिरहेको अवस्थामा जति सक्दो हामीले यसलाई चाहिँ पन्छीहरूमा नै नियन्त्रण गरेर चाहिँ यसलाई निर्मूल गर्न सकिएको अवस्थामा मानिसमा चाहिँ सर्न सक्ने खतरा चाहिँ धेरै कम हुन्छ अन्त्यमा डाक्टर साहब जुन अब यो रोग अन्य फैलन नदिनको लागि कुखुरा व्यवसायीहरूको लागि यहाँको सल्लाह सुझाव अन्त्यमा के रहन्छ हजुर यहाँहरूको चाहिँ रेडियो मार्फत म सम्पूर्ण चितवनका कृषक व्यवसायहरूमा चाहिँ कुखुरा व्यवसायहरूमा चाहिँ म के आग्रह गर्दछु भने भर्षक यहाँहरूले पालेका कुखुराहरूमा चाहिँ अचानक मृत्यु हुने अचानक रोग चाहिँ अब जस्तो लेखेर लेस कुखुराहरू छ अन्डा पार्ने कुखुराहरूमा धेरै अन्डाको उत्पादन घटेको छ छिमेकमा पनि कुखुराहरू धेरै मरेको अवस्था रहेछ भने प्रयोगशालामा परीक्षण गर्ने कुराहरूमा चाहिँ सबैले चाहिँ ध्यान दिइदिनु होला र आफूले पनि खोरमा बाहिरतिर चुनाहरू छर्किने भिर्कौनहरू स्प्रे गर्ने बायो सेक्युरिटी अथवा जैविक सुरक्षालाई चाहिँ एकदम ध्यान ध्यान दिइदिनु होला खोरमा पस्दाखेरि चाहिँ कमसेकम मास्क लगाएर ग्लोभ्सहरू लगाएर दाना पानीहरू खुवाउने खोरभित्रको चप्पलहरू त्यहीँभित्रै प्रयोग गर्ने बाहिर ल्या नल्याउने गाडीहरू पनि दाना अन्डाहरू ओसार्ने गाडीहरूलाई पनि राम्रोसँग निसङ्क्रमण गरेर खोरको बाहिरपट्टि गेटसम्म चाहिँ त्यहाँ दानाहरू चाहिँ ओह्राल्ने आदि इत्यादि गरिएको खण्डमा यो रोगलाई चाहिँ एक ठाउँबाट अर्को रोग ठाउँमा चाहिँ सर्नको लागि चाहिँ यसलाई चाहिँ हामी रोक्न सकिन्छ र कृषकहरूमा अब यो एउटा भाइरसको प्रकृतिबाट सिर्जना भएको रोग भएकोले यहाँहरू चाहिँ नआत्तिकन धैर्य रहनुहोस् सायद यो अवस्था सधैँ यस्तोहरू नरहिरहला र यहाँहरूलाई परेको समस्याको लागि हामी प्रयोगशाला छौँ जिल्ला पशु सेवा कार्यालय छौँ बेला बेलामा हामीसँग सम्पर्क गर्नुहोला नेपाल सुकुम्बासी सुधार समिति रत्नगरले आयोजना गरेको सुकुम्बासी समुदायहरूको बसोबास तथा भूमि अधिकारको संरक्षण विषयको छलफल कार्यक्रम आज सम्पन्न भएको छ सरकार विभिन्न निकायहरूबाट सुरक्षा विभिन्न निकायहरूबाट सुकुम्बासी समुदायप्रति गरिने व्यवहारमा सुधार ल्याउन उनीहरूले माग गरेका छन् छलफलमा सुकुम्बासी अगुवाहरूले सुकुम्बासी व्यवस्थापनका लागि उचित प्रयासहरू हुनुपर्ने विकल्प बिनाको उठीवास गर्ने योजना रोक्नुपर्ने बताएका छन् कार्यक्रममा फुलबहादुर तामाङ रामबाबु श्रेष्ठ र पञ्चकुमारी गुरुङ लगायतले बोल्नु भएको थियो कार्यक्रम संस्थाका अध्यक्ष फुलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको हो पूर्वी चितवनको बछौलीमा आजदेखि धान तथा तरकारी खेती सम्पन्न सम्बन्धित तीन दिने तालिम सुरु भएको छ बछौली गाविसले आयोजना गरेको सो कार्यक्रममा गाविसभित्रका पच्चिसजना किसानहरूको सहभागिता रहेको छ तालिममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत शिवप्रसाद रिजाल र कृषि सेवा केन्द्र रत्नगरका प्रमुख दीपक पौडेलले बालीमा लाग्ने किरा र त्यसको समाधान तथा उत्पादन बढाउन गर्नुपर्ने कामहरूका बारेको सहजीकरण गर्नुभएको छ कार्यक्रममा बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले गाविसभित्र नब्बे प्रतिशत किसानहरूको बसोबास रहेकाले उत्पादनमा आइपर्ने समस्या समाधानको लागि गाविसले तालिमको आयोजना गरेको बताउनु भएको छ गाविसको कुल उत्पादन बढाउन गाविसले किसान मैत्री कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भएको हो कार्यक्रममा बच्चौली स्वास्थ्य चौकी बचौलीका प्रमुख मन्नुनाथ अधिकारी एकीकृत नेकपा माओवादीका इन्चार्ज वासुदेव चापाकाई नेकपा एमालेका अध्यक्ष गोविन्द रिजाल नेकपा मालेका सचिव बद्री प्रसाद रिजाल राष्ट्रिय जनमोर्चाका दुर्गा प्रसाद घिमिरे काली सहायक वासुदेव रिजाल लगायतले बोल्नु भएको थियो गाविस सचिव तेजेन्द्रनाथ लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाविसकी ग्रामीण सहजकर्ता अम्बिका गौतमले कार्यक्रमको उद्देश्यका बारे प्रकाश पार्नु भएको थियो नलप्रासीको लोकाहा खोलाको डाइभर्सन शनिबार रातिको पानीले भत्काएपछि पाँच सय मिटर तल अर्को डाइभर्सन खोलिएको छ वैकल्पिक मार्गको व्यवस्थासँगै अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालनमा आएको छ सड़क अवरुद्ध भएको आठ घण्टापछि सड़क पुनः सुचारू भएको हो यसअघि शुक्रबार राति बगाएको डाइभर्सन शनिबार दिउँसो निर्माण गरिएको भए पनि राति पानीले त्यसलाई समेत बगाएको थियो खोलामा पुल मर्मतको काम सकिएकाले मंगलबारसम्ममा डाइभर्सनको आवश्यकता नपर्ने सड़क डिभिजन कार्यालय बुटोलका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिनुभएको छ लुकाखोलाको पुल गएको असोजमा भाँचिएको थियो नेपाल विद्यार्थी संघ मैयादेवी कन्या कलेज इकाइले सुवि निर्वाचनको संघारमा आएर कलेज प्रशासनमा तालाबन्दी हुनुप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ इकाइ अध्यक्ष कल्पना पौडेलद्वारा आज एक विज्ञप्ति जारी गर्दै कलेज प्रशासनमा तालाबन्दी रहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ साथै संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि संगठन दर्ता भइसकेकोले त्यसपछिका कार्यतालिका अनुसार पूर्व निर्धारित समयभित्रै निर्वाचन गराउन माग गरिएको छ साथै संगठनले विद्यार्थीको नेताको नाम विद्यार्थीहरूमाथि अपमान दुर्व्यवहार भएको भन्दै खेत प्रकट गरिएको छ त्यस्तै त्रिवीको कार्यतालिका अनुसार नै सोभीको निर्वाचन नगराए कडा संघर्षमा उत्रने विज्ञप्ति मार्फत चेतावनी दिएको छ कलेजमा फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै नेमी संघ बाहेकका अन्य संगठनले सोभि निर्वाचन नगराए कडा संघर्षमा संगठनले सोभि निर्वाचन आयोगमा समेत तालाबन्दी गरेको छ निर्वाचन कालेमा तालाबन्दी भए पनि नेविसंघ र एमावधि निकट अखिल क्रान्तिकारीले मात्रै संगठन दर्ता गराएका छन् भने अन्य विद्यार्थी संगठनहरू आन्दोलित बनेका छन् पूर्वी चितवनको नवोदय चेपाङ विद्यालय रत्नगर तिनमा अध्ययन र चेपाङ विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागि आयोजित आधारभूत उद्घोषण तालिम आज सकिएको छ दसजना चेपाङ विद्यार्थीहरूको सहभागिता रहेको सो तालिममा रेडियो चितवनका संचारकर्मी रामु आचार्यले प्रशिक्षण दिनुभएको थियो एक हप्तासम्म सञ्चालित सो तालिममा उत्कृष्ट तीनजना विद्यार्थीलाई पुरस्कार र सहभागी सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो कार्यक्रम विद्यालयकी प्रधान सिस्टर इभिलको अध्यक्षतामा सम्पन्न भएको थियो विगत केही समयदेखि स्थिर बन्न नसकेको सुनको मूल्य आज पनि प्रतितोला तीन सय दस रुपियाँ घटेको छ नेपाल सुन चाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला पचास हजार छ सय नब्बे रुपियाँमा कारोबार भइरहेको छ त्यस्तै तेजाबी सुन भने प्रतितोला पचास हजार चार सय चालिस रुपियाँमा कारोबार भइरहेको छ चाँदी भने आज प्रतितोला आठ सय आठ सय छैसठी रुपियाँमा कारोबार भइरहेको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ दलहरूबीच निर्वाचनका विषयमा सहमति जुट्न नसकेको प्रति तपाईँ के भन्नुहुन्छ ए निर्वाचन नगर्ने चाल बी मैखाउ मैलाउ भएर सी सहमति जुट्न समय लागिहाल्छ नि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 अब पालो सामुदायिक आवाजको सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिहरूलाई जरिवाना तिराउने भनेर सरकारले जुन किसिमको नीति बनाएको थियो त्यो नीति कार्यान्वयन हुन सकेको छैन किन त्यो नीति कार्यान्वयन हुन नसकेको होला भनी आज हामीले सर्वसाधारणलाई सोधेका थियौँ सुन उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज यो जुन यो सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जुन कारवाही गर्ने नीति बनाएको थियो सरकारले अब यो कार्यान्वयन सही रूपमा हुन नसकेको कारण चाहिँ के छ भने एक चाहिँ अब सरकारको अनुगमन गर्ने जुन कार्य छ त्यो कार्य चाहिँ सही रूपमा भइरहेको छैन अर्को अब जस्तै जनताहरू पनि अब यो कुरामा चाहिँ त्यति उत्तरदायी भइरहेको पाउँदैन अब चाहिँ हामीले अब हेर्दाखेरि पनि अब चाहिँ कतिपय मान्छेहरू अब जस्तै सार्वजनिक स्थलमा धुम्रपान गर्छन् र अनि अर्को अर्को एउटा कारण के पनि छ भनेदेखि कोही जनताहरू चाहिँ अब जस्तै यो कुरा चाहिँ थाहा नभएको कारणले गर्दाखेरि उनीहरूले चाहिँ अब सार्वजनिक स्थलमा धुम्रपान गरिरहेको हुन्छ त्यो कारणले गर्दाखेरि एक त सरकारको अनुगमन अर्को जनताको उत्तरदायी बनाएको कारणले गर्दाखेरि यो कार्यक्रम चाहिँ सही रूपमा कार्यान्वयन हुन नसकेका हो जुन सरकारले चाहिँ 哎呀。 सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई चाहिँ दण्ड जरिवाना गराउने भनेर चाहिँ कानुन बनाएको थियो त्यो चाहिँ प्रभावकारी हुन सकेन किनभने कानुन नै फितलो चाहिँ भइरहेको छ त्यसपछि चाहिँ सरकार चाहिँ जनताप्रति पूर्ण रूपमा उत्तरदायित्व छैन त्यसपछि के अरे जनस्तरमा नै एउटा चाहिँ चेतनाको अभाव भएको कारणले चाहिँ यो भयो सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई जरिवाना तिराउने भनेर नियम बनाएको थियो त्यो कार्यान्वयन नहुन सक्नु कारण हो र सरकारले बनाएको नीति आफ आफैले लागू गर्न नसक्नु सरकारको पहिलो कमजोरी हो र जनता पनि आफ्नो अधिकार प्रति सचेत नहुनु जस्तो लाग्छ मलाई सर्वप्रथम सरकारको लाचारीपन हो जसले कि आफूले बोलेको कुराहरू पनि लागू गर्न नसक्ने र दोस्रो कुरा हो सर्वसाधारणले आफ्नो आवाज सम्बन्धित ठाउँमा पठाउ उठाउन नसक्नु के सरकारले जे गरे नै हुन्छ जनता सरकारले जे भन्छ उही मान्ने तरिकाले नै यो नियम लागू हुन नसकेको सामुदायिक आवाज